उनीहरूले दुई हजार छप्पन्न साल सालसम्म नाफामा रहेको प्राधिकरणले भोटेकोशी र खिम्ती आयोजनासँग डलरमा पिपिए गरेपछि घाटामा जान लागेको सभासदले बताएका छन् बैठकमा उपस्थित हुनुभएका ऊर्जा मन्त्री राधा ग्यावालीले विद्युत खरिद सम्झौता पिपिए विगतदेखि नै डलरमा हुँदै आएको जिकिर गर्दै यसबारे थप अध्ययन गर्ने बताउनु भएको छ यसैबीच सरकारको नीति तथा कार्यक्रममाथि व्यवस्थापिका संसदमा आजदेखि दलीय आधारमा छलफल हुने भएको छ आज बस्ने संसद बैठकमा नीति तथा कार्यक्रममाथि दलीय आधारमा छलफल हुने बुझिएको हो सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि आज र भोलि छलफल गरेर पारित गर्ने तयारी भएको छ व्यवस्थापिका संसदको बैठकमा आइतबार सरकारका तर्फबाट राष्ट्रपति डाक्टर रामवरण यादवले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो नेपाली कङ्ग्रेसले आगामी बजेट सरकारको नीति तथा कार्यक्रम विषयमा छलफल गर्न संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक आज पनि जारी छ संविधान सभा भवन नयाँ बानेश्वरमा जारी बैठकमा हिजो बोल्न बाँकी रहेका सदस्यहरूले आज पनि आफ्नो धारणा राख्नु भएका छन् हिजो बोल्ने सभासदहरूले सरकारमा रहेका नेताहरूले जनताको भावना अनुसार काम गर्न नसकेको बजेट विनियोजन र विकास निर्माणका काममा आफ्नो क्षेत्र र आफ्नो मान्छेलाई प्राथमिकतामा राखेको लगायतका धारणा राख्दै सरको आलोचना गरेका थिए आज सभासद तथा केन्द्रीय सदस्यहरूले उठाएको प्रश्नको अर्थमन्त्री समेत रहनुभएका नेता डाक्टर रामचन्द्र महते जवाब दिनुहुने कार्यक्रम रहेको सभासद सांसद रामहरि बताउनु भएको छ प्रधानमन्त्री समेत रहनुभएका संसदीय दलका नेता एवं सभापति सुशील कोइराला उपचारका क्रममा केही समय अमेरिकामा नै बस्नुपर्ने भएपछि उपसभापति रामचन्द्र पौडेलले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाउनु भएको हो नेकपा एमालेको पर्ची हुने महाधिवेशन उद्घाटनको व्यवस्थापकीय काम जारी रहेको एमाले जनाएको छ खाद्य उपसमिति आवास उपसमिति अतिथि सत्कार उपसमिति सुरक्षा तथा स्वयंसेवक व्यवस्थापन समिति महाधिवेशन स्थल व्यवस्थापन उपसमिति प्रचार उपसमिति कार्यालय लगायतका उपसमितिहरूले आफ्ना कामलाई तीव्रताका साथ अगाडि बढाइरहेको नेकपा एमाले जनाएको छ महाधिवेशनमा नेपालका राजनीतिक पार्टीहरूमध्ये संविधान सभामा प्रतिनिधित्व गर्ने सबै पार्टीसहित नेकपा माओवादीलाई पनि आमन्त्रण गरिएको छ प्रचार उपसमितिले काठमाडौँ उपत्यकाका सबै चोक उपत्यकाभित्रका क्याम्पस आकाशे पुलमा ब्यानर तथा होर्डिङ बोर्ड राख्ने काम जारी रहेको स्रोतले जनाएको छ यसैबीच महाधिवेशनको उद्घाटन सत्रमा रोबोटको प्रयोग गर्ने भएको छ रोबोटबाट महाधिवेशन उद्घाटन गराउनका लागि रोबोट क्लबका तीसजना इन्जिनियरहरू खटाएको एमाले जनाएको छ जिल्ला प्रशासन कार्यालय चितवनमा रहेको विपद डेक्समा नदीको बहाव थाहा पाउने यन्त्र जडान गरिएको छ यो यन्त्र मार्फत चितवनको नानडी र राप्ती नदीमा बाढीको बहाव कस्तो छ र कुन अवस्थामा खतराको सङ्केत आउँछ भन्ने पत्ता लाग्नेछ अघिल्लो वर्ष चितवनमा घाम लाग्दा पनि नानडीमा बाढी अत्यधिक आएकाले अहिले पूर्व जानकारीका लागि यस्तो यन्त्र जडान गरिएको प्रमुख जिल्लाधिकारी नरेन्द्र राज शर्माले बताउनु भएको छ यो वर्ष जिल्ला विपद व्यवस्थापन समितिले नारायणी नदीको मुहान क्षेत्रको समेत अध्ययन गरेर यन्त्र जडान गरे गरेको हो मुहान क्षेत्र वा नारायण नारायणीमा मिसिने विभिन्न शाखा नदी र खोलाको अवस्थाको समेत अध्ययन गरी त्यहाँको बाढीको मापन समेत समितिले गर्न सुरु गरेको छ जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको विपदध्यक्षले यी सबै कुराको जानकारी लिने र तत्कालै सञ्चार माध्यम विपद व्यवस्थापनका पदाधिकारी र स्थानीय गाउँलेलाई खबर गर्ने व्यवस्था गरिएको प्रमुख जिल्लाधिकारी शर्माले बताउनुभयो नेपाल वायु सेवा निगमले आज छप्पन्नौ वार्षिक उत्सव मनाउँदैछ दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री सुशील कोइरालाले विगतको मूल्याङ्कन गर्दै भावी बाटो तय गर्न निगमलाई सुझाव दिनुभएको छ सरकारले खुल्ला आकाश नीति अवलम्बन गरेपछि राष्ट्रिय ध्वजावाहक निगमको सञ्चालन र व्यवस्थापनमा निखार आउन नसकेको भन्दै निजी र अन्तर्राष्ट्रिय विमान कम्पनीले राम्रो नाफा आर्जन गरिरहेको बेला निगमले यात्रुको मन जित्न आन्तरिक सुधारमा ध्यान दिनुपर्ने प्रधानमन्त्री कोइरालाले बताउनु भएको छ स्थापना दिवसको अवसरमा संस्कृति पर्यटन तथा नागरिक उदयन मन्त्री भीमा आचार्यले अहिले चुस्त भरपर्दो र नियमित सेवा दिने नयाँ तथा नयाँ विमानको खरिदपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी रूपमा अगाडि बढ्ने विषयमा ध्यान दिनुपर्ने बताउनु भएको छ अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ नेपाली कङ्ग्रेसका सभासद र केन्द्रीय सदस्यहरूले नीति तथा कार्यक्रमप्रति असन्तुष्टि व्यक्त गर्नुलाई तपाईँ के भन्नुहुन्छ ए स्वाभाविक बी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 विदेशका खबर नाइजेरियामा दुई सय बालिका अपहरण गर्ने बोकोहरामको मुख्य सूत्रधार मानिएका एक नेतालाई पक्राउ गरिएको त्यहाँको सेनाले दावी गरेको छ बालिका अपहरणमा सक्रिय संलग्न रहेको बाबुजी यारी नाम गरेका व्यक्तिलाई पक्रन सफल भएको सेनाले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ उनी ग्वाजाका परम्परावादी नेता एमिरको हत्यामा समेत संलग्न भएका थिए व्यापारी पृष्ठभूमिका यारीकै संलग्नतामा उत्तरी चिबोक सहरबाट दुई भन्दा बढी बालिका अपहरण गरिएको दावी सरकारी सेनाले गरेको छ नागरिक भेषमा रहेर सेना विरुद्ध यारीले सुराकी गर्ने गरेको पनि सेनाले जनाएको छ गत चौध अप्रेलमा बोकोहरामले अपहरण गरेका दुई सय बालिकाबारे अझै केही पनि पत्तो पाउन सकेको छैन पाकिस्तानी सेनाले उत्तरी बाजरिस्तानबाट तालिबान विद्रोहीलाई लकेट्न नयाँ चरणको कारवाही सुरु गरेको छ पाकिस्तानी सेनाले पहिलो चरणमा स्थल कारवाही सुरु गरेको अधिकारीले बताएका छन् सेनाका प्रवक्ता मेजर जनरल असिम अलिम बाजवाले मिरान शाहमा सैनिक र विशेष सेवा समूहले गरेको कारवाहीमा कम्तीमा पन्ध्र आतंकवादीको मृत्यु भएको जनाएको छ सेनाले त्यहाँ घर घरमा खोजी र अनुसन्धान सुरु गरेको छ आतंकवादीहरूको बसोबास रहेको आशंका गरिएका क्षेत्रमा घर खाली गर्न लगाइएको समेत सेनाले जनाएको छ सेनाले बाजरिस्तानमा गत जुन पन्ध्रबाटै आतंकवादी विरुद्धको कारवाही सुरु गरेको भए पनि अहिले त्यसलाई कडाईका साथ अगाडि बढाएको जनाएको छ खेल समाचार नेपाल क्रिकेटका मुख्य प्रशिक्षक तोबुदु नायकेलाई फर्काउन सरकारले चासो देखाएको छ नेपाल क्रिकेट संज्ञानले आर्थिक अभाव देखाउँदै करार थप नगर्ने निर्णय गरेपछि अर्थमन्त्री डाक्टर रामचरण महतले नेपाली क्रिकेटको स्तर बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका दशा नायकेलाई गुमाउन नसक्ने भन्दै सरकारले चासो व्यक्त गर्नुभएको छ आज बिहान ट्विटरमा अर्थमन्त्री महतले दशा नायकेको कडा परिश्रमका कारण नेपाली क्रिकेटको स्तर माथि पुगेकाले उनलाई गुमाउन नहुने भन्दै उहाँलाई फर्काउन सरकारले सहयोग गर्न तयार भएको बताउनु भएको छ र विश्वकप फुटबलको प्रि क्वार्टर फाइनलको खेल अन्तर्गत आज राति स्विजरल्यान्डले अर्जेन्टिनाको सामना गर्नेछ अर्जेन्टिना समूह एफबाट विजेता बन्दै अन्तिम सोह्रमा प्रवेश गरेको हो भने स्विजरल्यान्ड समूह ईको उपविजेता हो खेल राति पाउने दस बजेपछि सुरु हुनेछ त्यस्तै गरी भोलि बिहान पाउने दुई बजेपछि हुने खेलमा बेल्जियम र अमेरिका आम्ने सामने हुनेछन् दिउँसो दुई बजेको अर्पण समाचारबाट बिदा अघि प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक सार्वजनिक लेखा समितिद्वारा चमेलिया जलविद्युत आयोजनाका लागि डलरमा भएको विद्युत खरिद सम्झौता रोक्न निर्देशन प्राधिकरणको वित्तीय अवस्था थप धाराशाही बन्ने जिकिर प्रशासन कार्यालय चितवनमा रहेको विपद देशमा नदीको बहाव थाहा पाउने यन्त्र जडान नेपाल वायु सेवा निगमले छप्पनौ वार्षिक उत्सव मनाउँदै नाइजेरियामा दुई सय बालिका अपहरण गर्ने बोकोहरामका नेता पक्राउ पाकिस्तानी सेनाद्वारा उत्तरी बाजिस्तानबाट तालिबान विद्रोहीलाई लकेट्न नयाँ चरणको कारवाही सुरु फिर नेपाल क्रिकेटका मुख्य प्रशिक्षक दशा दशानायकालाई फर्काउन सरकारको चासो आज राति स्विजरल्यान्डले अर्जेन्टिनाको सामना गर्दै हस्क यसका साथै दिउँसो दुई बजेको अर्पण समाचार सकियो अनिता अर्याल विदा भए नमस्कार